क्षेत्रीय अस्पतालमा अनावश्यक कर्मचारी भर्ना गरेको विषय बाहिरियो अस्पताल प्रशासनलाई समेत जानकारी नदिए कर्मचारी भर्ना गरिएको खुलासा बाजरामा गरपतनको औषधिका कारण एक महिलाको ज्यान जोखिममा औषधि पसलबाट खुलेआम अवैध औषधि बिक्री हुँदै पञ्चेश्वर बहुदेशीय आयोजना कार्यान्वयन तहमा लैजान पहल गरिने परराष्ट्र मन्त्री महतको भनाई प्रधानमन्त्री दाहालको भारत भ्रमणमा कुरा अगाडि बढाइने र डेडेलधुरा प्रहरीद्वारा छ रोपनी भन्दा बढी जमिनमा लगाइएको गाँजा नष्ट लागु औषध सहित एकजना सदरमुकामबाट पक्राउ प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनबीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु डडेन्द्रामा रहेको उपक्षेत्रीय अस्पतालमा अनावश्यक रूपमा कर्मचारी भर्ना गरिएको विषय बाहिरिएको छ चालु आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरको पहिलो पहिलो महिनामा मात्रै दुई दर्जन भन्दा बढ़ी कर्मचारी अस्पतालमा काम गरिरहेको स्रोतले जानकारी दिएको छ अस्पताल प्रशासनलाई जानकारी नै नदिई कुनै आधिकारिकता बिना नै कर्मचारीहरू भर्ना भइरहेका अस्पतालका एक कर्मचारीले बताएका छन् दिनहु नयाँ नयाँ व्यक्ति आफूलाई कर्मचारी भन्दै अस्पतालमा काम गर्न आइरहेका र प्रशासनिक रूपमा कुनै अभिलेख नभएको अस्पतालका निमित्त medical superintendent doctor Anil Kumar यादवले जानकारी दिएका छन् आफू निमित्त भएदेखि नयाँ कर्मचारी भर्ना नभएका र प्रशासनमा रहेको तथ्याङ्क अनुसार प्राविधिक र प्रशासनिक कर्मचारी गरे अस्पतालमा यस वर्ष पनि चौसठी जना स्थायी तेइसजना अस्थायी तीनजना सरकारी करार तेह्रजना आन्तरिक स्रोतबाट गरी जम्मा एक सय तीनजना कर्मचारी मात्र रहेको उनले बताएका छन् आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा आन्तरिक स्रोतबाट दसजना कर्मचारी मात्रै भर्ना भएको तथ्याङ्क रहेको समेत उनले बताएका छन् यस वर्ष भने कर्मचारी भर्नाको कुनै प्रक्रिया नै शुरू नभएको निमित्त मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर यादवले बताएका छन् तर अस्पतालमा भने दिनौ कर्मचारीका रूपमा काम गर्नेहरूको ठूलो भीड़ लागेको छ सार्वजनिक खरिद ऐन संशोधनमा सेवा सुविधा र शर्तहरू पहिला नै सम्झौता गरेर कर्मचारी अथवा परामर्शदाता नियुक्त गरिनुपर्ने प्रावधान रहेको भए पनि उपक्षेत्रीय अस्पताल डडेलधुरामा भने सार्वजनिक खरिद ऐनलाई लत्याइएको छ बाजुराको बढीमारीका साथ कोर्ध बस्ने बत्तीस वर्षीय धौलिलुवारले सदरमुकाममा रहेको स्थानीय मेडिकलबाट खाएको गर्भपतनको औषधिका कारण ज्यान जोखिममा परेको छ जिल्ला स्वास्थ्य कार्यालय बाजुराको गेट नजिकै रहेको मष्ट महादेव आयुर्वेद पसलबाट पन्ध्र सय रूपियाँको गर्भपतनको औषधि किनेर खाई असुरक्षित रूपमा गर्भपतन गराउँदा उनी जिल्ला अस्पताल बाजुरामा जीवन मरणको दोषाहमा छटपटाइरहेकी छन् धौलीले छ दिन पहिला मस्टा महादेव आयुर्वेदबाट गर्भत औषधि किनेर खाएकी थिइन् त्यसको केही महिनामै अत्याधिक रगत बग्न थाल्यो तर पनि उनी उपचारका लागि अस्पताल नगई घरमै बसिन् रगत बगेर अवस्था गम्भीर हुँदै गएपछि मात्र जिल्ला अस्पताल बाजरामा उपचारका लागि भर्ना भएको स्वास्थ्य कर्मीहरूले बताएका छन् गर्भवतनपछि अत्याधिक रगत बकेका कारण उनको ज्यान जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर मोहननाथले बताएका छन् धौलीको रगतमा तीन पोइन्ट आठ हेमोग्लोबिनको मात्र रहेको छ उनमा रक्तअल्पता पनि धेरै भएका कारण ज्यान नै जोखिममा रहेको छ भने अर्कोतिर उनलाई रगत दिने व्यक्ति समेत नपाएकाले ज्यान जोखिममा रहेको नाथले बताएका छन् गर्भदन वा सुत्केरी महिलाको आठ पोइन्ट भन्दा तल हेमोग्लोबिनको मात्र घटेमा ज्यान जोखिममा हुने गरेको छ उनलाई पत्रकार महासंघ बाजुराका अध्यक्ष मदन जैसीले एक पोका रगत दिएका थिए उनलाई बी नेगेटिभ रगत आवश्यक रहेको छ धौरीका श्रीमान जनक लुहारले आफूले स्थानीय आयुर्वेदबाट औषधि किनेर ल्याएर खुवाएको बताएका छन् यस्तो होला भन्ने थाहा भएन तर अहिले आफ्नो श्रीमतीको ज्यान जोखिममा गएपछि मात्र यो गैर कानूनी भएको थाहा पाए उनले भने मष्ट महादेव आयुर्वेदले अवैध रूपमा गर्भपतन औषधि बिक्री गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ उक्त आयुर्वेद संचालक मोहन बहादुर धामीले प्रेस्टोन दुई सय एमजी र प्रस्टेल दुई सय एमजी नामक औषधि उनलाई दिएको बताएका छन् आफूले यस्तो औषधि बिक्री गर्न पाउने नपाउने कुरा आफैलाई थाहा नभएको उनले बताएका छन् धौनी जस्तै बाजुरामा धेरै महिला यसरी गैर कानूनी गर्भपतन गरिरहेका छन् सुरक्षित गर्भपतन गर्नका लागि सरकारले व्यवस्था गरेको भए पनि बाजुरामा भने अनुमति नलिएका औषधि पसलबाट गर्भपतन गराउने धन्दा बढ्दै गएको छ जसका कारण महिलाको स्वास्थ्य पनि जोखिममा पर्दै गएको छ परराष्ट्र मन्त्री डाक्टर प्रकाश शरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला पञ्चेश्वर बहुद्देशीय आयोजना कार्यान्वयनमा लैजान पहल गरिने बताएका छन् नयाँ दिल्ली प्रस्थान गर्नु अघि हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग उहाँले भारतसँग यसअघि समझदारी भएका सहयोगका परियोजनालाई कार्यान्वयन तहमा लैजान पहल गर्ने बताएका हुन् हिजो बिहान पनि उनले बीबीसी नेपाली सेवाको बिहानी पक्षमा कुराकानी गर्दै पञ्चेश्वर बहुद्देशीय आयोजना अघि बढ़ाउने विषयमा केही कुराहरू व्यक्त गरेका थिए डडेलधुरा प्रहरले डडेलधुरामा धमाधम गाजाका बोटहरू नष्ट गर्न थालेको छ यो महिनामा यसअघि सत्र रोपनी भन्दा बढ़ी जमीनमा लगाइएको गाँजाका बोटहरू नष्ट गरेको डडेलधुरा प्रहरले आइतबार फेरि छ रोपनी भन्दा बढ़ी जग्गामा लगाइएको गाँझाका बोटहरू नष्ट गरेको छ जिल्लाको अमरगढ़ नगरपालिका छ भालुमारे भन्ने ठाउँमा रघुवीर बोहरा त्रिपुर बोहरा गोविन्द बोहरा पशुपति बोहरा र नरेश बोहरा लगायतका परिवारहरूले अन्दाजे छ रोपनी भन्दा बढ़ी जमीनमा लगाएको गाँझाका बोटहरू अनारखोली प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रुद्रसिंह धामीको नेतृत्वमा गएको प्रहरी टोलीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जानकारी दिएको छ यस्तै जिल्ला प्रहरी कार्यालय डडेलधुराले एकजनालाई चरेसहित पक्राउ गरेको छ जिल्लाका मरगढ़ी नगरपालिका पाँचका सत्र वर्षीय किशोर राजेश नेपालीलाई प्रहरले छ सय मिलिग्राम लागो सहित पक्राउ गरेको हो शंकास्पद अवस्थामा चेक जाँचका क्रममा उनलाई प्रहरीले सदरमुकामबाट पक्राउ गरेको हो उनलाई प्रहरीले लागु औषध ऐन अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालतबाट तीन दिन म्याद थप गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय डडेलद्वारे जानकारी दिएको छ यसैबीच बागबजार क्षेत्रमा रहेको न्यू सिद्ध बाबा सुनचाँदी पसलमा चोरी गर्ने एकजना पनि प्रहरले पक्राउ गरेको छ जिल्लाको अस्सी ग्राम गाविस साथ बस्ने बीस वर्षीय बलिराज भट्टलाई छ ग्राम सात सय मिलिग्रामको दुईवटा सुनको औठी लागि चोरीको आरोपमा पक्राउ गरेको हो उनी विरूद्ध चोरी अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय डडेलधुराले अनुसन्धान गरिरहेको छ तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot इनबीबाट युनिटी खबर सुनिरहनु भएको छ सुदूरपश्चिमका तीनवटा ठाउँमा शपथ मूल्यका पसल सञ्चालनमा आउने भएका छन् मुख्य चाडपर्वहरूको समयमा सुपथ मूल्यमा खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारले विभिन्न स्थानमा सुपथ मूल्यका पसल सञ्चालन गर्दै आइरहेको छ दशैं तिहारलाई लक्षित गर्दै असोज एक गतेदेखि देशका विभिन्न स्थानमा सञ्चालनमा आउने सुपथ मूल्यका पसलहरू सुदूरपश्चिमका तीन ठाउँमा मात्र सञ्चालनमा आउनेछन् साल ट्रेडिङ कर्पोरेशन धनगढ़ीका सहायक सहायक महाप्रबन्धक केशव प्रसाद पाण्डेका अनुसार यस वर्ष विकास क्षेत्रको पहाड़ी जिल्ला डडेलधुराको भण्डारा डोटीको दिपायल र बैतडीको गोठला पानीमा सुपथ मूल्यका पसल सञ्चालनमा आउनेछन् उहाँका अनुसार केन्द्रबाट हिजो मात्रै धनगढ़ी कार्यालयमा ती स्थानहरूमा पसल सञ्चालनमा आउने पत्र प्राप्त भएको छ उक्त पत्र अनुसार सुदूरपश्चिमका पहाड़ी क्षेत्रको बजारमा प्रति किलो नब्बे रूपियाँ पर्ने चिनी सुपथ मूल्यका पसलमा उनासी रूपियाँमा पाइनेछ भने प्रति किलो बीस रूपियाँ बजार मूल्य रहेको नुन सोह्र रूपियाँमा पाइनेछ एकजना उपभोक्ताले चिनी छ किलो मात्र लिन पाउने र नुन तीन किलो मात्र लिन पाउने उनले रेडियो युनिटीलाई जानकारी दिएका छन् साल्क ट्रेडिङका डिपोहरूमा नै ती पसलहरू सञ्चालनमा आउनेछन् सुपथ मूल्यका पसलमा बिक्रीका लागि गुणस्तरीय चिनी र नुन ल्याएर स्टक राखिसकेको उनले जानकारी दिएका छन् अहिले बजारमा पाइने गरेको चिनी चोरी पैठारी गरी ल्याइएको तर गुणस्तर नभएको उनले बताएका छन् यता नेपाल खाद्य संस्थान अञ्चल कार्यालय धनगढ़ीका प्रमुख डिलिराज लम्सालका अनुसार भने संस्थानलाई सुपथ मूल्य पसलमा खाद्य वस्तु बिक्री गर्ने बारेको पत्र अझै आइपुगेको छैन असोज एक गतेदेखि खुल्ने सुपथ मूल्यका पसल कार्तिक एक्काइस गतेसम्म सञ्चालन हुनेछन् सुदूरपश्चिम विकास आयोगले सुदूरपश्चिमाञ्चल अर्थात सात नम्बर प्रदेशको विकासका सवालमा छलफल फेरि तीव्र पारेको छ केही दिन अघि मात्रै वर्तमान सरकारमा यस क्षेत्रबाट मन्त्री बनेका तीनजनासँग भेटघाट गरेको विकास आयोगले हिजो मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ भेटका क्रममा विकास आयोगका अध्यक्ष विजय कुमार र उपसचिव जनकराज जोशीले आयोगले गरेका काम र सम्भावनाका विषयको प्रतिवेदन बुझाउँदै प्रतिक्रियाका लागि आग्रह गरेको थियो भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री दाहालले समयको अभाव रहेको भन्दै बुझेको प्रतिवेदन हेरिसकेपछि छलफल गर्ने बताउनु भएको सुदूरपश्चिम विकास आयोगका उपसचिव जनकराज जोशीले जानकारी दिनुभएको छ केही महिना पहिले मात्रै सुदूरपश्चिमका सबै जिल्लाबाट मध्यकालीन र दीर्घकालीन विकास योजनाहरूमाथि राय सुझाव संकलन गरेको विकास आयोगले तिनै विकासका सम्भावनामाथि सरकारको ध्यान खिच्ने प्रयास गर्नुका साथै विकास आयोगलाई राष्ट्रिय योजना आयोग जस्तै प्रदेश नम्बर सातको अधिकार सम्पन्न आयोग बनाउने प्रयासमा लागि परेको छ सरकारले भोलि बकर ईदको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ गृह मन्त्रालयले आइतबार अर्थात हिजो सूचना निकालेर अठाइस गते मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको छ ईद इस्लाम धर्मावलम्बीहरूको पवित्र र ठूलो पर्व हो बैतडीको गुरूखोलामा हिजोदेखि एचआईभी परीक्षण र परामर्श कार्यक्रम शुरू भएको छ गुरूखोला गाविस र गुरूखोला स्वास्थ्य चौकीको समन्वयमा एचआईभीको क्षेत्रमा काम गर्दै आइरहेको संस्था भौदेश्य विकास समाज एमपीडीएस डडेलद्वाराले सो कार्यक्रम शुरू गरेको हो दुई दिनसम्म चल्ने कार्यक्रम अन्तर्गत प्रवासी प्रवासी परिवार गर्भवती आमा र एचआईभीको जोखिममा रहेका अन्य नागरिकको रगत परीक्षण गरिने एमपीडीएसका कार्यक्रम संयोजक लोकेन्द्र पन्तले जानकारी दिएका छनृ आयोगको मापदण्ड अनुसार सर्वसम्मत पारित भएको बैतरीको सातवटा स्थानीय तह पुनर्संरचनाको खाका बैतरीबाट काठमाडौँ बुझाउन जाँदा नेताहरूको चाहनामा काठमाडौँको एक रेस्टुरेन्टमा बसेर संख्या बढ़ाउने गरी प्रस्ताव गरिएको छ बैतडीको पुनर्संरचनाको खाका साउन मसान्तमै तयार भएको थियो सातवटा स्थानीय तहको पुनर्संरचनाको खाका तयार भएर साउनमै बुझाउने तयारी भइरहेका बेला आयोगले समय थप गरेर भदौ पन्ध्र गते अन्तिम मिति तोकेपछि त्यस यता जिल्लामा कुनै छलफल भएन पुनर्संरचना प्राविधिक समितिका अन्य सदस्यहरूसित समेत कुनै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 पश्चिमी क्षेत्रका केही ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका मौसमविद वरूण पौडेलका अनुसार यता पश्चिमी क्षेत्रमा केही दिन राति र बिहानको समयमा पानी पर्ने र दिउँसो मौसममा केही सुधार आउने देखिन्छ आज दिउँसो पानी पर्न रोकिने तर पूर्ण बदली भने नहुने उनले रेडियो युनिटीलाई जानकारी दिएका छन् उनका अनुसार यो क्रम दुई तीन दिनसम्म दोहोरिनेछ यो सँगै बिहान सात बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुख समाचार शीर्षकहरू फेरि एकपटक उपक्षेत्रीय अस्पतालमा अनावश्यक कर्मचारी भर्ना गरेको विषय बाहिरियो अस्पताल प्रशासनलाई समेत जानकारी नदिई कर्मचारी भर्ना गरिएको खुलासा बाजुरामा गरपतनको औषधिका कारण एक महिलाको ज्यान जोखिममा औषधि पसलबाट खुल्यामा अवैध औषधि बिक्री हुँदै पञ्चेश्वर बहुद्देश्य आयोजना कार्यान्वयन तहमा लैजान पहल गर्ने परराष्ट्र मन्त्री महतको भनाई प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा कुरा अगाडि बढाइने र डेडेलधुरा प्रहरीद्वारा छ पनि भन्दा बढी जमिनमा लगाइएको गाँजा नष्ट लागू औषध चरे सहित एकजना कामबाट पक्राउ समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियो युनिटी डट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ लगत्तै विदेशी नेपाली सेवाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार